सुस्मिता भाउजू यो पैसा बडो अचम्मको खपि नसक्नुको थामिन नसक्नुको आएपछि रोक्न नसक्ने सार्न नसकिने सायद त्यही भएर होला बुढापाकाले यसलाई मिलाएर उखान बनाएका छन् नि खान जाने पैसा खान नजाने खाइस यही वैश्यसँग सम्बन्धित भएर लतपतिएको मेरो जिन्दगीको एउटा घुम्तीलाई तपाईँहरूमाझ प्रस्ट्याउन गइरहेको छु जति बेला मेरो उमेर अठार उन्नाइसको थियो शारीरिक विकाससँगै म आफू जवान भएको महसुस म आफैले गर्न थालिसकेको थिएँ मलाई जहिले पनि यौन सम्पर्क गर्न मात्र मन लाग्न थालेको थियो गाउँघरका केटी र आइमाहरूको ठुला ठुला पोका फाँचा र चाक देख्दा बिजुलीको भरमा लिङ्ग ठनक्क ठनक्क ठन्किन थालेको थियो म एकहरू नै भएर हेर्ने गर्थेँ ती फाँचा र त्यो बिचको खोल्साहरू यसरी हेर्दा मैले एकाध सुस्मिता भाउजू र काकी तथा अन्य केटीहरूबाट गाली पनि नपाएको होइन तर म पनि के कहौँ छुनु पो पाप हो हेर्न त के को पाप तिमीहरू पनि त टाइट कपडा लगाउँदै फुत्केला जस्तै गरी देखाउँछौ त छोपेर राख न त भन्थे म ती फाँचाहरू र चाकहरू सम्झाउँदै छोल्दै बस्थेँ अनि मैले अन्तरी गोरी निर्मला तथा अन्य आइमाईहरूको मोटो युनी सम्झँदै कति छोले कति यसको हिसाब किताब नै छैन मेरो लिङ्ग खेलाउँदा खेलाउँदै ठुलो भइसकेको थियो समय चैत महिनाको थियो म गाउँ डुलेर फर्किँदै थिएँ बिच बाटोमा एकान्त घर थियो जहाँ निरञ्जन र उनको घर जहान सुस्मिता भाउजू मात्र बस्थे जुनेली रातमा टाढाबाट हेर्दा सुस्मिता भाउजूको घरमा केही राखे जस्तो देखिन्थ्यो मैले सोचेँ निराजुन मधेस जानुभएकोले गर्दा सुस्मिता भाउजूले बिस्कुन पनि उठाउनु भएनछ तर जब म नजिक आइपुगेँ वास्तविकता आकाश पतालको फरक थियो त्यहाँ पण्डितनी सुस्मिता भाउजू पो बाहिर टाढमा ओछ्यान हालेर सुत्नु भएको रहेछ समय रातको दस एघार बजेको हुँदो हो चैत्रको गर्मीमा भयभरको कपडा खोलेर आफ्नो योनीलाई हावा खुवाइराख्नु भएको रहेछ सुस्मिता भाउजूले जुनेली रातमा ती सुस्मिता भाउजूको तिग्रा र जिउ असला माछाको भुँडी चाहिँ टलक्क टल्किएका थिए म बिस्तारै बिस्तारै उनी सुतेको टाँडको माथिल्लो गरामा गएर उनको रहरलाग्दो शरीर हेर्न थालेँ कोरो शरीर ठिक्कको सुहाउँदो जिउदाल त्यहीमाथि त्यो पूर्णिमाको जुनको प्रकाशमा उनको शरीर सम्झँदै त भुतुक्कै हुने म आइमाईको नाङ्गो शरीर देख्दा त झन् लिङ्गले डिग्री नागिसकेको थियो मेरो लिङ्गमा चिपचिप पानी आउन लागेको थियो माथिल्लो गराएको डिलबाट सुस्मिता भाउजूको शरीर खुब निहालेर हेरेँ बिहे गरेको चार वर्ष भइसक्दा पनि उनीहरूको कुनै जन्म भएको थिएन त्यसैले होला उनको शरीर हेर्न लायकको नै थियो सुस्मिता भाउजूले माथि ब्रा मात्र लगाएकी रहेछन् तल भने पेटीकोट सुकेर कम्मरमा बटारिएको थियो उनी चैत्र मासको गर्मीले होला घरि यता फर्किन्थिन् घरि उता फर्किन्थिन् घरि घौटो पर्थिन् मलाई भने उनी उत्तानो पर सुतिदिए धित मरुन्जेल हेर्थे भन्ने चाहना हुन्थ्यो मैले उनको त्यो क्रियाकलाप हेरेको लगभग एक घन्टा जति भइसकेको थियो उनलाई निन्द्रा लागेछ ग्यारे अन्त्यमा मेरो रुचि अनुसार नै उत्तानो परेर सुती मैले पनि बडो मजाले हेर्दै मेरो फलाम झै कडा बनेको मेरो लिङ्ग बिस्तारै बाहिर निकालेर सुर्क्याउन थालेँ स्त्री लम्पट बनेको यो मनले सुस्मिता भाउजूको त्यो सेतो तिग्रा बिचको प्रष्ट नदेखिने ठाउँको कल्पना गर्दै ख्वात ख्वात ख्वात ख्वात ख्वात्त पारेर अन्त्यमा मेरो लिङ्गले फुसी पिच्च पिच्च गर्दै झऱ्यो मलाई अलि सन्चो भयो म त्यहीँ उत्तानो परेर पन्ध्र बिस मिनट बिताएँ मलाई ती सुस्मिता भाउजूको नाङ्गो शरीर हेरेर चित्त बुझेको थिएन फेरि जुनको प्रकाशमा उनको ब्राले छोपेका दुधका फाता र सेता सेता पिँडुला हेर्न थालेको मात्र के थिएँ मेरो लिङ्ग फेरि सनक्क भएर उठिहाल्यो अब म हेरेर मात्र चित्त बुझाउने पक्षमा थिइनँ आफैले सम्हाल्ने प्रयास गर्न खोजे पनि मन बन्दै मानेन म बिरालोको चालमा उनको घर झरेँ मलाई बाँच्नाले मेरो समाज सम्बन्ध र इज्जत सबै बिर्सिसकेको थिएँ मेरो मुटु जोड जोडले धड्किरहेको थियो राम्रै फकाउने नत्र जबरजस्ती भए पनि नपेली नछाड्ने मनमा भुज सवार भइसकेको थियो म बिस्तारै बिस्तारै उनी सुतेको टाढमा पुगेँ उनी निदाइरहेकी थिइन् मेरो शरीर भएर वासनाले तातेर पसिना पसिना भइरहेको थियो म लुसुक्क उनको ओछ्यानमा पसेर उनको फाँचामा हात पुऱ्याएर मार्न थालेँ उनी पनि कसैले दाना मसारी दिँदा बिउजी निस्किन् त्यस बेलासम्म जुनलाई बादलले छोपिसकेको थियो तपाईँ आउनुभयो उनको प्रश्न थियो अ मैले पनि छोटो उत्तर दिएँ उनलाई मेरो स्वरले पति होइन भन्ने हेक्का भएछ क्यारे बिस्तारै हात सिरानीतिर लगिन् सायद लाइट बाल्नलाई होला म पनि के कम उनको हात च्याप्प समातिदिएँ बडो प्यारले तपाईँको भन्दै पन्चिन खोजिन् अब मैले लुकाउनु पर्ने कुरा थिएन सुस्मिता भाउजू म कमल मैले तपाईँ सुत्नुभएको दुई घन्टा अगाडिदेखि हेरिरहेको छु एकपटक त तपाईँको तिघ्रा तपाईँको दुधको फाँचा र तपाईँको योनी हेर्दै र सम्झँदै छोलेर फाले तर पनि सन्चो भएन अन्त्यमा तपाईँलाई पेल्ने नै मनसाय लिएर यहाँ आएको सुस्मिता भाउजू प्लिज मलाई एकपटक पेल्न दिनुहोस् धर्म नै हुन्छ सुस्मिता भाउजू मैले एकै सासमा यति भनी सिद्ध्याएँ तत् कमल भाइ हुँदैन तपाईँको दाईको मात्र पत्नी हुँ म म अरूसँग यस्तो काम गर्न सक्दिनँ छोड्नुहोस् मलाई भन्दै उठ्न खोजिन् मैले उनलाई उठ्नै नदी बिस्तारै लडाउँदै सम्झाएँ सुस्मिता भाउजू प्लिज म त पागल नै भइसकेँ तपाईँले किन यस्तो बाहिर जुनै रातमा नाङ्गो सुतिदिनुभयो त तपाईँले दिनुहुन्न भने म त जबरसी भए पनि गर्छु भन्दै ऊमाथि चढेर उनको गाला ओठ घाँटी जताततै चुम्बन गर्दै उनको गतिलो गतिलो फाँचालाई मार्न थाले उनका फाँचाहरू पनि कमका होइनन् हातले भ्याउनै मुस्किल उनी भने उम्कने प्रयास गर्दै थिइन् कमल भाइ तुरुन्त मलाई छड नत्र म चिच्याउँछु मैले पनि जे गर्नुहुन्छ गर्नुहोस् हल्ला गर्नुहोस् चिच्याउनुहोस् मलाई कुट्नुहोस् तर म अन्धो भइसकेको छु भरे कोही आइगए उनले नै मलाई बोलाएको हो भनिदिन्छु मेरो त के दुई चार दिन कुरा काट्लान् तर बर्बाद त तपाईँको न त हुन्छ नि होइन सुस्मिता भाउजू चुप भई तर पनि फुत्किने प्रयास भने जारी नै राखिन् छोरा मान्छे र छोरी मान्छेको बल कहाँ मिल्छ र मैले जे चाह्यो उही हुँदै थियो त्यहाँ मेरो लाठे बलको अगाडि उनी निरीह बन्दै थिइन् म उनको हात र खुट्टाको सँगै पनि उनको ठुला ठुला दुधका फाँटाहरू मार्दै ऊमाथि चढेर जत्ता पाए उतै चुम्बन दिँदै थिए मेरा हातहरू उनका स्तन घाँटी ढाड पेट तथा चाकतिर जहाँ पनि पुग्थे यसो हुँदाहुँदै अब मेरो हात उनको कम्बर मुनि खेल्न थालिसकेको थियो त्यस बेलासम्म त उनी पनि पग्लिसकेछिन् कि क्या हो उनले मलाई उनको मेरो हात र ओठलाई अवरोध गर्न छाडिसकेकी थिइन् मेरो लिङ्गले उनको योनीमाथि लाभले टाँसिएतै टाँसिएको थियो म अलि उत्ताउनु हुँदै सुस्मिता भाउजूको हात मेरो लिङ्गमा लगेर छुवाइदिएँ उनी हात छिक्दै मान्दै थिइनन् दुई चार पटक कर गरेर खेलाइदिनुहोस् न सुस्मिता भाउजू भने पछि बल्ल खेलाउन थाल्नुभयो आम्मै कति लामो अनायास सुस्मिता भाउजूको मुखबाट यो शब्द फुत्कियो म हाँस्न थालेँ के हो निराजनको छोटो छ कि क्या हो मेरो जब आठ इन्चको त हो नि निराजनको त चार इन्च जतिको छोटो मात्र छ भित्रै पुग्दैन खालि बिटबिटमा हिर्काएर छाड्नुहुन्छ सुस्मिता भाउजू अब खोलेर बोल्न थालिसकेकी थिइन् मैले उनको योनीमा हात पुर्याउँदै आज लामो माल चाप्नुहोस् न त सुस्मिता भाउजू भने ओहो उनको योनीबाट पानी झरेर पेन्टी नै भिजिसकेको रहेछ ऱ्याल ऱ्याल भएको पेन्टी फुकाल्दै सोधेँ के साह्रो पानी फालेको आएको पानीलाई के गर्नु त नि उनले पनि उल्टै मलाई प्रश्न तेर्स्याइन् उनले पनि तपाईँको माल छम्दै म कस्तो भइसकेँ अनि पानी नझरेर के झर्छ त बरु छिटो पो घुसार्नुहोस् न भन्दै मेरो पेटी हतार हतार फुकालेर हाफ प्यान्ट र भित्री कट्टु फुकाएर फालिदिन् मेरो विचारमा सुस्मिता भाउजू अब खप्नै नसक्ने भइसकेकी थिइन् मैले पनि यही हो बेला भन्दै मेरो लिङ्गलाई सुस्मिता भाउजूको योनीको टाउकोमा राखेँ अनि कानमा खुसुक्क भने सुस्मिता भाउजू मिलाउनुहोस् न त हो मैले थापी पनि दिनु अझ खुसानलाई सिधा पारेर मिलाउनु पनि बो म त मिलाउँदिनँ आफै मिलाएर पसाउनु है भन्दै सजिलो गरेर खुट्टा फटाइदिइन् मैले पनि किन नामर्दा हुनु भनेर लिङ्ग अलि तल झारेर बिस्तारै ठेलेँ अलिअलि गरेर वात्तै पसाइदिएको सुस्मिता भाउजू त अत्तालिए झैँ पो हुनुभयो के भनी किन लामो सास फेरेको भन्दै मैले सोधेँ अँ मुटुसम्म पुग्ने गरी ठेलेको छ अनि किन अतालिएको रे मुटुसम्म त गफ नै भयो मेरो नाइटो सिधा भने पक्कै आइपुग्यो मेरो पाठे गर्ने छेडिदिन्छ जस्तो लगाइरहेछ लामो भनेको लामो नै हुने रहेछ दादाले त बिट हिर्काउँदै बस्थे भन्दै मलाई कम्मरमा अझ कसिन् मैले दन दन पेल्न थालेँ त्यो समय मैले मेरो समाज र सम्बन्धलाई बिर्सिदिएँ उनले पनि मेरो सिउँदो र कोमाले पण्डितको मात्र हो भन्ने कुरा भुलिदिए म तातो तातो योनीमा चिप्ला चिप्ला पानीसँगै गम गम पेलिरहेको थिएँ सुस्मिता भाउजू मेरो कम्मरमा र मेरो शरीर मसार्दै र अँगालो मार्दै मलाई कस्तै आँखा चिम्म गरिरहेकी थिइन् मैले पहिला नै छोलिसकेकोले मेरो फुसी अलिक ढिलो झर्न पक्का थियो त्यसैले मैले ठुलो ठुलो मेरो गोचा उनको खोलीमा भसाउन थालेँ सुस्मिता भाउजूको सास छिटो छिटो चल्न थाल्यो मैले झन् उनलाई असीम आनन्द होस् भनेर झन् स्पिड बढाएर मेरो पेलाइको गतिसँगै आवाज पनि छिटो छिटो आइरहेको थियो किचिक किचिक किचिक किचिक मेरो छिटो छिटो बेलाइसँगै सुस्मिता भाउजूको अँगालो पनि झन्झन कसिँदै थियो साथै उनले खुट्टा फारेर मलाई सजिलो पनि बनाइदिँदै थिइन् मैले जनलिङ्गको फेससम्म नै भसाउँथेँ उनी कुकुरुक्क परेर थापिदिन्थिन् हाम्रो जिब्राहरू एक एकामा तनातन हुन्थे तल भने ठेलाठेल त्यही ठेलाठेलसँगै एकहोरो हाम्रो ठुला ठुला र छोटा सासका आवाज र एकहोरो आवाज आउँथ्यो क्वाच क्वाच क्वाच क्वाच क्वाच क्वाच म लगातार उनीमाथि उफ्रिँदै थिएँ उनी पनि स्वार निकाल्दै थिइन् गर्दै मैले लगभग तेह्र मिनट जति उनको योनिमा लिङ्ग चोपाल्दै निकाल्दै गरिरहेको थिएँ उनी स्थिर हुँदै जाँदै थिइन् यत्तिकैमा मलाई पनि कस्तो कस्तो लाग्न थाल्यो म एकछिन रोकिएँ सुस्मिता भाउजूलाई कानमा सोधेँ झारिदिउँ उनले पनि हुन्छ झार्नुहोस् भनिन् मेरो पाली पहिलाको भन्दा छिटो छिटो र साह्रो तरिकाले उनको योनिमा माल बसाउन थाले उनी पनि मलाई अङ्गालो कसिलो बनाउँदै साथ दिँदै थिइन् मेरो लिङ्ग फुरफुराउन थाल्यो मैले झनभित्र पेल्दै दुई हातले सुस्मिता भाउजूको काँस समात्दै आफूतिर ताने मेरो फुसीहरू फ्यात्त फ्यात्त झर्न थाल्यो अनायास मुखबाट सुस्मिता भाउजू सुस्मिता भाउजू मेरो सुस्मिता भाउजू हो मेरो सुस्मिता भाउजूको शब्दहरू निस्किएर उनले पनि हजुर हजुर भन्दै मलाई साथ दिइन् मैले उनलाई यौनीदेखि भयभरको शक्ति लगाउँदै काँधदेखि पनि तान्दै कुप्रो पार्दै मेरो फुसीलाई जम्मै भित्र फालिदिएँ हामी एकछिन किस गर्दै डालिरह्यौँ त्यसपछि बिस्तारै छुट्टियौँ सुस्मिता भाउजू र मैले त्यो रात पाँचपटक पेल खेल्दै रात छलङ्ग पार्यौँ